हेर्दा हेर्दै कसैको जीवनी खरानी भयो हेर्दा हेर्दै कसैको जीवनी खरानी भयो आगो लाग्यो जल्यो दन्दनी खरानी भयो हेर्दा हेर्दै कसैको जीवनी खरानी भयो सम्पत्तिको नाउँमा फगत एउटा माया थियो सम्पत्तिको नाउँमा फगत एउटा माया थियो आज आफ्नै अगाडि त्यो पनि खरानी भयो आगो लाग्यो जल्यो दन्दनी खरानी भयो हेर्दा हेर्दै कसैको जीवनी खरानी भयो इन्धन डिबी भण्डारी गुल्मीका स्रष्टा हाल रेगिस्तान मरुभूमिबाट यो मुक्तक पठाउनु भएको थियो यो मुक्तकसँगै नमस्कार अनि रात्रिकालीन अभिवादन कार्यक्रम कल्पनाभित्रको संसारबाट रेडियो गुल्मी एकानब्बे दशमलव दुई मेगा हज र इन्टरनेट अनलाइनमा W W W dot Gulmi today dot com हाम्रो गुल्मी न्युज डट कम लगायत अन्य वेबसाइटबाट अबदेखि हरेक हप्ताको सोमबार राति नौ पन्ध्रदेखि करिब करिब दस बजेसम्म तपाईँ कार्यक्रम कल्पनाभित्रको संसार सुन्न सक्नुहुनेछ आजको यो नवीनतम पहिलो बसाइको साथमा एकै साथ जुटिसकेका छौँ पर्दा पछाडिबाट आफ्ना सृजनशील हस्तपुञ्जहरू सलबलाउँदै मेरो आवाज तपाईँको रेडियो सेटमा पुर्याउनका लागि प्राविधिक मित्र थम्मर हुनुहुन्छ आवाजको दुनियाँमा सो कुसुम प्रिय साहित्यिक मन हामी यस कार्यक्रममा रहेर तपाईँले नै पठाउनुभएका गजल मुक्त कविता कथा भावनाहरूको साथमा सहयात्रा गर्ने गर्छौँ कार्यक्रमको शुभारम्भमै उठान गरेका थियौँ इन्धन डिबी भण्डारी गुल्मीका स्रष्टा हाल रेगिस्तान मरुभूमिबाट पठाउनु भएको यो मुक्तकसँगै रातिको समय छ दिनभर गरेको कामको समीक्षा गर्दै हुनुहुन्छ होला अधुरा रहेका कामहरू भोलि पुरा गर्ने योजना बनाउँदै पनि हुनुहुन्छ निद्रा देवीको पर्खाइमा हुनुहुन्छ तपाईँकै तिनै साहित्यिक बानकीहरूसँगै सहयात्रा गर्नेछौँ अबको पैँतालिस मिनटसम्म हामीलाई सुनेर साथ दिन नभुल्नुहोला यो आग्रह रह्यो तपाईँको लागि कार्यक्रमको शुभारम्भ गरौँ एउटा मिठो साङ्गीतिक आवाजबाट यो मिठो साङ्गीतिक आवाज पछाडि तपाईँको साथमा उपस्थित हुन्छौँ पछाड़ी नहीं जे जे हुने हुन छया पर्दा पछाड़ी नहीं दुखेर को हिरुन छया पर्दा पछाड़ी नहीं जे जे हुने हो हुन छया पर्दा पछाड़ी नहीं mm -hmm. फिरता हो यो रंग मंच झूठ हो भ्रम हो रबिरता हो कुरो जाल बुन्छ पर्दा पछाडि नै माकुरो जाल बुन्छ पर्दा पछाडि नै दुखेरको हिरो छया जे हुने हो छाया पर्दा पछाडि नै यो मिठो साङ्गीतिक आवाज सँगसँगै हामी कार्यक्रममा पुनः उपस्थित भइसकेका छौँ आज हामी कार्यक्रम कल्पनाभित्रको संसारमा रहेर तपाईँले नै पठाउनुभएका तिनै कविता गजल मुक्तक भावना र कथाको साथमा रहनेछौँ आजको कार्यक्रममा संयुक्त गजल सङ्ग्रह बिजारोपणबाट पनि केही गजलहरू मैले लिएर आएको छु ढिलै नगरी मैले बिजारोपणबाट गजल उठान गर्छु कहाँ जान्छ दुःख कष्ट आँसु झारेर आमा कहाँ जान्छ दुःख कष्ट आँसु झारेर आमा बाध्यताले विदेशी माया मारेर आमा कहाँ जान्छ दुःख कष्ट आँसु झारेर आमा अति तले जलेको छ मन मरुभूमिमा अति तले जलेको छ मन मरुभूमिमा आउनेछु अर्को साल दसैँ पारेर आमा बाध्यताले विदेशीय माया मारेर आमा रमाउनु दिदी भाइ र बहिनीको साथमा रमाउनु दिदी भाइ र बहिनीको साथमा नरुनु है बसे भनी भाका सारेर आमा आउनेछु अर्को साल दसैँ पारेर आमा रहर मेरो कहाँ छ र प्रदेशमा बस्ने रहर मेरो कहाँ छ र परदेशमा बस्ने जन्मेको छु लेखान्तमा भाग्य हारेर आमा नरुनु है बसे भनी भाका सारेर आमा हजुरकै आशीर्वादले बाँचिरहेको छु हजुरकै आशीर्वादले बाँचिरहेको छु जिन्दगीलाई दुःखसँग सधैँ नारेर आमा बाध्यताले विदेशी माया मारेर आमा कहाँ जान्छ दुःख कष्ट आँसु झारेर आमा ऋषि मगर इस्मा दोहोली छ हुगा गुल्मीका स्रष्टाको गजल उठान गरेको थिएँ अब अर्को गजलतर्फ लागौँ ओ गाडिएपछि झनै काला रातो भए पोलहरू गाडिएपछि झनै काला रात भए यिनै काला रातमाथि घातमाथि घात भए पोलहरू गाडिएपछि झनै काला रात भए सडक छेउ जन्माएर आमा फरार हुँदा यहाँ सडक छेउ जन्माएर आमा फरार हुँदा यहाँ बेवारिसी बच्चाहरू अनाथ नामका जात भए यिनै काला रातमाथि घातमाथि घात भए गरेको फल मिले नखै भन्छन् यी मजदुरहरू गरेको फल मिले नखै भन्छन् यी मजदुरहरू परिश्रम गर्दा फलाम जस्तै हात भए बेवारिसे बच्चाहरू अनाथ नामका जात भए फुलो बने काँडाहरू नपठाऊ मेरी प्रिय फुलो भनी काँडाहरू नपठाउ मेरी प्रिय सम्हाल्न नै सक्दिनँ म चोटै चोटका खातो भए परिश्रम गर्दा गर्दै फलाम जस्तै हात भए कहाँ गए बिरहीका सुनौला ती सपनाहरू कहाँ गए बिरहीका सुनौला ती सपनाहरू हुरी मच्चिएर छरिएका पात भए यिनै काल रातमाथि घातमाथि घात भए पोलहरू गाडिएपछि झनै काल रात भए डिपी थापा विरही हाडे नौ गुल्मेका स्रष्टाको संयुक्त गजल सङ्ग्रह बिजारोपणमा समावेश यो गजल उठान गरेको हुँ पैसालाई चिन्न सक्ने हैसियत नै कहाँ छ र पैसालाई चिन्न सक्ने हैसियत नै कहाँ छ र तिमीलाई किन्न सक्ने हैसियत नै कहाँ छ र पैसालाई चिन्न सक्ने हैसियत नै कहाँ छ र चाहिँदैन छत्र छाया माया मोह प्रेम बिना चाहिँदैन छत्र छाया माया मोह प्रेम बिना फुल टेकी हिँड्न सक्ने हैसियत नै कहाँ छ र तिमीलाई किन्न सक्ने हैसियत नै कहाँ छ र पैसालाई चिन्न सक्ने हैसियत नै कहाँ छ र नरेश बोहरा बागलुङ पोखराका स्रष्टाको यो मुक्तक उठान गरेको हुँ यो मुक्तक मुक्तकपछि एउटा साङ्गीतिक आवाज जोड्छौँ यो साङ्गीतिक आवाज पछाडि तपाईँको साथमा उपस्थित हुनेछौँ मायाको छिनो लैजाऊ भो फिर्ता मायाको छिनो भो फिर्ता सच्छु कि बिर्साना सक्छु कि बिर्साना पाउँदैन भन्ने थाउँदा पनि पाउँदैन भन्ने थाउँदा पनि तिम्रै भो तिर्साना तिम्रै भो तिर्सना मायाको छिनो लैजाऊ भो फिर्ता झै भयो तिमी त तारा म कहिले बन्दिन पराय झै भयो तिमी त तारा म कहिले बन्दिन दुखायो कहिले भन्दिन म कहिले भन्दिन चिठी र फोटो लैजाऊ भो फिर्ता सक्छु कि बिर्सना सक्छु कि बिर्सना पाउँदैन भन्ने थाहा पानी तिम्रै भो तिर्सना तिम्रै भो तिर्सना मायाको छिनो लैजाऊ भो फिर्ता सकिन मैले जुन तारा टिपी महल हल्दिन पुल्टामा महल रुमाल र औठी लैजाऊ फिर्ता सच्छु कि बेसाना सक्छु कि पाउँदैन भन्ने थाहा तिम्रै भो साना तिम्रै भो तेर्साना